छ जाले सुन्दर मेरा सुदूर पश्चिम लै जान्छु यसपालि हो सुन्दर मेरा सुदूर पश्चिम लै जान्छु यस मान्छे आजसम्म भेटाइन हो तिमी जस्तै राम्री मान्छे आजसम्म भेटाइन काट काटला सुदूरको नाइट बस चढी जाउले कर्णालीको पुल हेरौली नास्ता माछा खौली हो कर्णालीको पुल हेरौली हाँस्दा छ खौली झाङ जिल्लाको कैलाशमा जन्मिनुभएका झलक मिलन सिंहको नौलो प्रस्तुति सुदूरपश्चिम जाउँ जसमा स्वर तथा सङ्गीत रहेको छ प्रकाश अभागीको भनेदेखि स्वरमा साथ दिनु भएको छ गायिका पुष्पा बोहरा रेकर्डिङ स्टुडियो परिवेश digital recording studio New Plaza Putali Sadak Kathmandu सम्पर्क नम्बर अन्ठानब्बे अडचालिस एकहत्तर नब्बे चौध र अन्ठानब्बे चौध एकसठी एकाउन्न अठार स्याउले बगवा जारा तिमी मात्रै दिलमा बस्यौ मायालु हा